अबको एक घण्टाभित्रै माध्यमिक शिक्षा परीक्षा सुरु हुने परीक्षामा प्रदेश नम्बर सातबाट साढे त्रिसठी हजार बढी परीक्षार्थी सहभागी हुने दुई हजार बढी परीक्षा दिनबाट वञ्चित गोली लागेर अत्याधिक रगत बगेर गौतमको मृत्यु भएको पुष्टि प्रहरीको हराएको पेस्तोल भने अझै भेटिएन गौतम हत्यापछि पश्चिमी सिमानाकामा सवारी आवागमन ठप्प जिल्ला निर्वाचन कार्यालय डडेलधुरा स्थानीय तहको चुनावको तयारीमा जुट्यो यसपटक जिल्लामा तीनवटा मतदान केन्द्र थप हुने सम्भावना र बझाङमा कालो किराले गहुँ बाली सखा पार्न थालेपछि भोकमरीको चिन्ता जिल्ला शिक्षा कार्यालय बझाङमा लगाइएको ताला सात दिनपछि खुल्यो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु देशभर अबको एक घण्टाभित्रै एकैसाथ सुरु हुने एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्ड्री एजुकेसन एक्जाम एसईई को सम्पूर्ण तयारी पूरा भएको छ संशोधित शिक्षा ऐन अनुसार कक्षा बाह्रसम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिएका छन् परीक्षामा देशभरबाट दुई लाख उनासाठी हजार सात सय बत्तीस छात्र र दुई लाख अठहत्तर हजार चार सय पचास छात्रा गरी कुल पाँच लाख अडतिस हजार एक सय बयासी परीक्षार्थी सहभागी हुने भएका छन् यता प्रदेश नम्बर सातबाट भने परीक्षामा साढे त्रिसठी हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् आज बिहान आठ बजीबाट सुरु हुने परीक्षामा नौवटै जिल्लाबाट त्रिसठी हजार छ सय सैतिसजना विद्यार्थी सहभागी हुनेछन् प्रदेश नम्बर सातबाट परीक्षामा उन्तिस हजार बढी छात्र र तेत्तिस हजार बढी छात्र सहभागी हुने क्षेत्रीय शिक्षा निर्देशनालय डोटीका शाखा अधिकृत पूर्णबहादुर शाहले जानकारी दिएका छन् प्रदेशका नौवटा मध्ये सबैभन्दा बढी कैलालीबाट विद्यार्थी परीक्षामा सामेल हुने उनले जानकारी दिएका छन् कैलालीबाट उन्नाइस विद्यार्थी परीक्षामा सामेल हुनेछन् सबैभन्दा कम भने डोटीबाट तीन हजार दुई परीक्षामा सहभागी हुने शाखा अधिकृत शाहले जानकारी दिएका छन् यता डडेलधुराबाट भने तीन जना परीक्षामा सामेल हुने जिल्ला शिक्षा कार्यालय डडेद्वारे जनाएको छ गत वर्ष प्रदेश नम्बर सातबाट एकहत्तर हजार अन्ठाउन्न विद्यार्थीले परीक्षामा सहभागिता जनाएकोमा यस वर्ष भने त्यो संख्यामा सात हजार बढीले कमी आएको छ गत वर्ष एक हजार दुई सय तीसजनाले मात्रै अयोग्य ठहर हुँदै परीक्षामा सहभागी हुन पाएका थिएनन् तर नौवटै जिल्लाबाट यो वर्षको परीक्षामा दुई हजार एक सय जना सामेल हुन नपाउने भएका छन् हाजिर नपुगेका कारण ठूलो संख्याका ती विद्यार्थीहरूले परीक्षामा सहभागिता जनाउनबाट वञ्चित हुने भएका उनले उनले जानकारी दिएका छन् यस पटकको परीक्षामा नियमित ग्रेड वृद्धि एक्जाम्टेड र प्राविधिक धार गरी चार समूहमा विद्यार्थीहरूलाई विभाजन गरिएको छ छ दिनदेखि कञ्चनपुरको पुनर्वास नगरपालिका आठ आनन्द बजारका गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर अत्याधिक रक्तस्रावपछि निधन भएको सब परीक्षण रिपोर्टले देखाएको छ कैलालीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा गरिएको शहीद गौतमको शव परीक्षणमा शरीरको बायाँ भागमा गोलीले लागेर अत्याधिक रक्तस्राव भएकै कारण उनको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्र सिंह देउजाले मृतक गौतमको शरीरमै गोली भेटिएको बताएका छन् शरीरमा भेटिएको गोली सब परीक्षणका क्रममा झिकेर प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ प्रहरी नायब महानिरीक्षक देउजाले भने विधि विज्ञान प्रयोगशालाबाट गोली कुन हतियारको हो भन्ने पत्ता लाग्छ गरी घटनाकै दिन गत बिहिबार नेपाल तथा भारतीय पक्षबीच आनन्द बजारको सीमा क्षेत्रमा भएको झडपका क्रममा नेपाल प्रहरीका अधिकारीको हराएको एक थान पिस्तोल र सात राउन्ड गोली अझै भेटिएको छैन सीमा क्षेत्रमा भारतीय पक्षले लकेट्ने क्रममा प्रहरी सहायक निरीक्षकको साथमा रहेको लोडेड म्यागजिन पेस्तोल भाग्ने क्रममा हराएको प्रहरी स्रोतले जनाएको छ तर प्रहरीले हराएको पेस्तोलबारे बाहिर खुलाएको छैन पिस्तोल खोज्न प्रहरी छानबिन टोली नै गठन गरी परिचालन गरिएको छ यसैबीच भारतसँगको कञ्चनपुरको पश्चिमी सिमानाकामा पाँच छ दिनदेखि सवारी आवागमन ठप्प भएको छ गत बिहिबार पुनर्वास नगरपालिकामा भएको घटनापछि पश्चिमी सीमानाका गड्डा चौकी वनवास तथा बेस पर्ने सीमा क्षेत्रबाट दुवै देशका सवारी साधनमा भारतीय पक्षले रोक लगाएको हो सवारी साधनमा रोक लगाएपछि दुवै देशका नागरिकलाई आवजावतमा असहज भएको छ सरकारले स्थानीय तहको चुनावको घोषणा गरेसँगै देशभरमा निर्वाचन कार्यालयहरूले तयारी तीव्र पार्न थालेका छन् सरकारले आगामी वैशाख एकतिस गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि जिल्लास्थित निर्वाचन कार्यालयहरू चुनावका लागि आवश्यक तयारीमा जुट्न थालेका छन् यसै क्रममा जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा पनि स्थानीय तहको चुनावको तयारी तीव्रतामा जुटेको छ सातवटा स्थानीय तह तोकिएको जिल्लामा सोही अनुसार तयारी सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय डडेलधुराका प्रमुख तथा निर्वाचन अधिकृत कृष्णसिंह नायकले जानकारी दिएका छन् मतदाता नामावली अध्यावधि गरी निर्वाचन आयोगमा पठाइसकिएको र मतदान केन्द्र तोक्ने तथा निर्वाचन र मतदाता शिक्षा कार्यक्रम पनि तुरुन्तै सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन् यसपटक जिल्लामा मतदान केन्द्र थप्न सक्ने समेत निर्वाचन अधिकृत नायकले बताएका छन् यसअघिका उनासत्तरीवटा मतदान केन्द्रमा परशुराम नगरपालिकाभित्र दुई र आलिताल गाउँपालिकामा एउटा गरी दुईवटा केन्द्र थप हुने सम्भावना रहेको बताएका छन् निर्देशिका अनुसार परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा मतदान केन्द्र थप गर्नुपर्ने देखिएकाले नगरपालिका र गाउँपालिकालाई थप मतदान केन्द्रका लागि सिफारिस पठाउन अनुरोध गरिसकेको र सिफारिस प्राप्त भएमा त्यसलाई निर्वाचन आयोगमा पठाइने निर्वा जिल्ला निर्वाचन कार्यालयले जनाएको छ प्रदेश नम्बर सातमा पर्ने डडेलधुरामा दुई हजार चौसठी सालको संविधान सभा निर्वाचनमा एक लाख सात सय चारजना तथा दुई हजार सत्तरी सालको निर्वाचनमा पैसठी हजार आठ सय सडसठीजना मतदाता रहेका थिए दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा दुई हजार सत्तरी सालको भन्दा झण्डै एघार हजार मतदाता बढेको भए पनि मतदाता नामावलीको अन्तिम सूची भने आयोगबाट प्रमाणित भई आउन बाँकी रहेको कार्यालयले जनाएको छ सरकारले सीमाङ्कन हेरफेर बाहेक अन्य तीन मुद्दामा संविधान संशोधन विधेयक पारित गर्ने पहल थाले लगत्तै प्रमुख विपक्षी नेकपा एमाले कुनै पनि हालतमा पारित हुन नदिने घोषणा गरेको छ भाषा नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय पनि मधेसमा मधेसी र थारूलाई नै कमजोर बनाउने गरी आएको एमालेको आरोप छ मेची महाकाली राष्ट्रिय अभियानका क्रममा कैलालीको टिकापुरमा भएका आमसभालाई सम्बोधन गर्दै एमालेका सशस्त्र नेताहरूले सरकारले ल्याएको संविधान संशोधनका कुनै पनि प्रस्ताव मधेसी र थारू समुदायको हितमा नभएको दावी गरेका छन् टिकापुरको सभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले भने तपाईँ थारू र मधेसीहरूलाई संविधान संशोधनको जालमा पार्ने खेल भइरहेको छ तर एमाले सीमाङ्कन मात्र होइन अङ्कृत नागरिकता हिन्दी भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्व असन्तुलित गर्ने कुनै पनि प्रस्ताव पारित हुन दिँदैनौं एमाले उपाध्यक्ष भीम रावलले पनि संविधान संशोधनबाट मधेसी र थारूको अधिकार खोसिने भएकाले भ्रममा नपर्न थारू समुदायलाई अपील गरेका छन् टिकापुरको सभालाई सम्बोधन गर्दै एमाले नेता हनुमान चौधरीले कैलालीका थारूलाई दुई नम्बर प्रदेशमा चुनाव हारेका मधेसी नेताहरूले आएर उत्तेजित बनाएको भन्दै अब भ्रममा नपर्ने बताएका छन् उनले संविधान संशोधनबाट थारूका कुनै पनि माग सम्बोधन नहुने भन्दै कैलाली जिल्ला विभाजनको षड्यन्त्रप्रति सजग रहन आह्वान गरेका छन् टिकापुरको सभापछि एमालेको अर्को सभा महेन्द्र राजमार्गको लम्कीमा भएको थियो कैलालीका विभिन्न स्थानमा परम्परागत पोसाकमा सजिएका थारू समुदायले एमाले नेताहरूको स्वागत गरेका थिए डडेलधुरामा कुपोषित बालबालिकाको लागि पुनस्थापना गृह निर्माण हुने भएको छ उपचतुर्गी अस्पताल डडेलधुराको भवनसँगै गृह निर्माण हुने भएको हो जिल्लाका छ सडसठी बालबालिकाको कुपोषण स्थिति जाँच गर्दा आठ सय भन्दा बढी बालबालिकामा शीघ्र कुपोषण भेटिएको तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराले सार्वजनिक गरेपछि एक गैर सरकारी संस्थाले पुनस्थापना गृह निर्माण गरिदिने भएको हो करिब चालिस लाखको लागतमा ग्रामीण महिला विकास केन्द्र रुडुक र उपक्षेत्रीय अस्पताल डडेलधुराको प्रत्यक्ष निगरानीमा एनआरएच कार्यक्रमको आर्थिक सहयोगमा पुनस्थापना गृह निर्माण गरिने रुडुक डडेलधुराका कार्यकारी निर्देशक सरस्वती खड्काले बताएकी छिन् हिजो पोषण पुनस्थापना कार्यक्रम सम्बन्धी पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा सो जानकारी दिइएको हो जिल्लाभर एक सय सत्तरीजनामा कडा खालको शीघ्र कुपोषण देखिएको छ भने छ सय तीसजनामा मध्यम खालको शीघ्र कुपोषण र बाँकी पाँच हजार तीन सय सडसठीजनामा सामान्य खालको कुपोषण भेटिएको जिल्ला स्वास्थ्य डडेलधुराका प्रमुख बहादुर साईले बताएका छन् पुनस्थापना गृहमा डडेलधुरा बाहेक अन्य जिल्लाका पनि कुपोषित बालबालिकाहरूको गृहमै राख्ने व्यवस्था गरिने रोडुकी अध्यक्ष मानकुमारी थापाले जानकारी दिएकी छन् यसैबीच कार्यक्रममा नवनिर्वाचित पत्रकार महासंघ डडेलधुरा शाखाको कार्यसमितिलाई रुडुकी अध्यक्ष मान कुमारी थापा र कार्यकारी निर्देशक सरस्वती खड्काले सम्मान गरेकी थिइन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियुनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बझाङको दौलीसौर र सुरमा गाविसमा लगाइएको गहुँबारीमा अज्ञात रोग लागेको छ दौलीचौर गाविस एक र दुईमा का साथै सुरुमा गाविस एक र सातमा गहुँबारी सखा भएको स्थानीय खडक बोहराले बताएका छन् सानो आकारको कालो किराले गहुँबारीका पात जरा खान थालेपछि गहुँ सुक्न थालेको बोहराले बताएका छन् दौडीचौर गाविस एकका सन्ताउन्न परिवार दुई नम्बर ओडाका बत्तीस परिवार यस्तै सुरुमा गाविस एकका बयालिस परिवार र सात नम्बर वडाका साठी परिवार गरी एक सय एकानब्बे परिवारले लगाएको गहुँ बालीमा यस्तो समस्या देखा परेको हो गहुँ बाली भित्र्याउने समयमा यस्तो समस्या देखा परेपछि यी दुई गाविसका बासिन्दा भोकमरी हुने भन्दै चिन्तित बनेका छन् गत फागुन छब्बिस गते जिल्ला शिक्षा कार्यालय बझाङमा लगाइएको ताला हिजो खुलेको छ आजबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षालाई मध्यनजर गर्दै शिक्षा कार्यालयमा लगाइएको ताला खोलिएको हो कार्यालयबाट वितरण हुने ब्लक भवनको विषयलाई लिएर फागुन छब्बिस गते असन्तुष्ट पक्षले जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालीन ताला लगाएको थियो माध्यमिक शिक्षा परीक्षा सम्पन्न हुने बित्तिकै जिल्ला शिक्षा कार्यालयमा फेरि ताला लगाउने सङ्घर्ष समितिका सदस्य खडकबहादुर बोहराले जानकारी दिएका छन् बैतडीमा उत्पादन भएको हर्बल साबुन बैतडी साबुनको माग बढ्न थालेको